नमस्कार अर्पण सबैका लागि सधैँका लागि रेडियो अर्पण एक सय चार थप्लु पाँच मेगाहासँगै इन्टरनेट अनलाइनमा W W W dot radio Arpan dot कमबाट संसारभरि केही साथ सुनिरहनु भएको दिउँसो एक बजेको अर्पण खबरमा यहाँलाई स्वागत छ समाचार कक्षीबाट म सुजिता हमाल अब खबर विस्तारमा आज एक सय चौबिसौँ अन्तर्राष्ट्रिय मजदुर दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ हरेक मे एक तारिकका दिन मनाइने यो दिवस मजदुरका लागि हर्षोल्लासका लागि मनाइने दिन हो पेसागत स्वभावमा एकजुट देखिए पनि विभिन्न पार्टी निकट मजदुर संगठनहरूले आज मे दिवस छुट्टा छुट्टै स्थानमा मनाइरहेका छन् सन् अठार सय छ्यासीमा अमेरिकाको सिकाको सहरमा मजदुरहरूले देखाएको वीरतापूर्ण प्रदर्शनको सम्झनामा यो दिवस मनाइने गरिन्छ आठ घण्टा काम आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जनको माग राखेर सड़कमा उत्रेका उनीहरूले देखाएको अदम्य साहस र बलिदानको सम्झनामा नै मे दिवसको मुख्य आकर्षण हो आफ्ना मागको आवाज बुलन्द भएको र यसरी आवाज उठाउनेहरूको साहसप्रति सम्मान गर्दै मजदुर हकितका लागि थप उपलब्धि प्राप्त गर्ने गोलबन्द हुने सन्देश मे दिवसले दिने गरेको छ नेपालमा निजी तथा सरकारी संस्थामा करिब एक करोड सत्र लाख छ्यासी हजार मजदुर कार्यरत रहेको तथ्याङ्क छ मन्त्री परिषदका अध्यक्ष खिलराज रेग्मीले चुनावको विरोधमा लागेका दलहरूलाई चुनावी प्रक्रियामा सहभागी हुन आह्वान गर्नु भएको छ मजदुर दिवसको अवसरमा रेग्मीले सन्देश सार्वजनिक गरेर चुनावी प्रक्रियाप्रति फरक धारणा राख्ने राजनीतिक दल तथा समूहलाई चुनावी प्रक्रियामा सहभागी हुन आह्वान गर्नुभएको हो राजनीतिक स्थायित्वको लागि संविधान सभाको गठन मार्फत संविधान निर्माण हुनुपर्ने र त्यसका लागि समावेशी निष्पक्ष जनसहभागितामूलक र स्वच्छ संविधान सभा चुनावको गर्नमा सरकार तत्पर रहेको रेग्मीको भनाइ छ नेकपा माओवादी लगायतका विभिन्न दलले चुनावी प्रक्रिया बहिष्कार गरेपछि यसअघि सरकारले वार्ताको पहल गरिरहेको छ अध्यक्ष रेग्मीले आगामी संविधान सभाको चुनाव सफल पार्न मजदुरहरूलाई आग्रह गर्नुभएको छ निर्वाचन सफल पार्न उत्साहजनक सहभागी हुन र सम्पूर्ण मजदुर लगायत नेपाली दाजुभाइ दिदीबहिनीलाई आग्रह गर्दछु रेग्मीले दिनुभएको शुभकामना सन्देशमा भनिएको छ नेपाली काङ्ग्रेसका उपसभापति रामचन्द्र पौडेलले चुनावदेखि डराइरहेका केही राजनीतिक शक्तिले प्रधान न्यायाधीश नेतृत्वको सरकारको विरोध गरिरहेको आरोप लगाउनु भएको छ मोहन वैद्य नेतृत्वको नेकपा माओवादी लगायतका राजनीतिक शक्तिहरूले नै सुरुमा स्वतन्त्र व्यक्तिको नेतृत्वमा चुनावी सरकार माग गरेको प्रेस युनियन सुर्खेतले आज वीरेन्द्र नगरमा गरेको पत्रकार सम्मेलनमा उपसभापति पौडेलले बताउनुभयो अहिले स्वतन्त्र न्यायपालिकाको प्रमुखलाई चुनावी सरकारको नेतृत्व सुम्पुँदा विरोध गर्ने जनमतदेखि डराउनु उहाँको भनाइ थियो स्वच्छ निष्पक्ष र भइरहेको वातावरणमा चुनाव गर्नका लागि प्रधान न्यायाधीशलाई सरकारको जिम्मेवारी सुम्पिएको उपसभापति पौडेलले जानकारी दिनुभयो राजनीतिक दलबीच एकअर्काको नेतृत्व अस्वीकार गर्ने अवस्था आएपछि बहालवाला प्रधान न्यायाधीशमा सहमति गरेको पनि उहाँले बताउनुभयो यही सरकारले आगामी मङ्सिरको पहिलो साताभित्र स्वच्छ निष्पक्ष र भैरत वातावरणमा चुनाव गर्नु नै उपसभापति पौडेलको भनाइ थियो कांग्रेस नेता रामशरण महतले श्रमिक अधिकार सहितको श्रम ऐन निर्माण हुनुपर्नेमा जोड़ दिनुभएको छ उहाँले श्रम नीति र श्रम ऐन नेपाली काङ्ग्रेसको पहिलो सरकारले दुई सालमा ल्याएको बताउनुभयो मजदुर अधिकार लोकतान्त्रिक मुलुकको परिचय भएको भन्दै महतले उग्र वामपन्थीले अधिकारको कुरा गरे पनि श्रमिकको अधिकार सुनिश्चित गर्न नचाहेको बताउनुभयो परिवर्तनको लागि सामाजिक सुरक्षा शिक्षा स्वास्थ्य र रोजगार भएको भन्दै महतले राज्यको नीति निर्माण तहमा श्रमिकको प्रतिनिधित्व हुनुपर्नेमा जोड़ दिनुभएको थियो कार्यक्रमका अन्य वक्ताहरूले आकर्षिँदो महँगीको तुलनामा श्रमिकको ज्यालामा वृद्धि नभएको भन्दै श्रमिक अधिकार सहितको श्रम निर्माणमा जोड़ दिनुभएको थियो नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल सबै दलहरूलाई चुनावमा सहभागी गराउने वातावरण सरकारले बनाउनु पर्ने बताउनु भएको छ विराटनगर विमानस्थलमा आज संचारकर्मीसँग कुराकानी गर्दै नेता नेपालले लोकतन्त्रको संस्थागत विकास हुने संविधान सभाको चुनावमा सबै दलहरूलाई सहभागी गराउन सरकार गम्भीर भएर लाग्नुपर्ने बताउनु भएको हो निर्वाचन आयोगले दल दर्ताको काम सुरु गरिसकेको र नागरिकता वितरण टोली खटिने र सहितको मतदाता नामावली संकलन भइरहेकोले सरकारले चाँडै चुनावको मिति घोषणा गर्ने विश्वास व्यक्त गर्नुभयो नेता नेपालले चुनाव बहिष्कार गर्नु लोकतन्त्र विरोधी विचार भएको उल्लेख गर्दै जसले चुनावको विरोध गर्छ उसलाई जनताले समाप्त पार्ने दावी गर्नुभयो सरकार र निर्वाचन आयोग संविधान सभा निर्वाचनको तयारीमा लागेकोले चुनावप्रति अहिले असामान्य असन्तुष्टि जनाइरहेका दलहरूलाई चाँडै सहमतिमा ल्याउने बित्तिकै मङ्सिरको पहिलो साताभित्र निर्वाचन गर्ने गरी सरकारले मितिको घोषणा गर्ने उल्लेख गर्नुभयो एकीकृत नेकपा माओवादीका नेता लोकेन्द्र विष्ट मगरले भाषा संघीयताको प्रमुख आधार हुन नसक्ने बताउनु भएको छ भाषा संघीयताको एउटा विकल्प भए पनि त्यसको अन्तिम छिनोफानो नेपाली नागरिकले नै गर्नुपर्ने उहाँको भनाइ छ क्रान्तिकारी पत्रकार संघ दाङले आज घोराईमा गरेको पत्रकार सम्मेलनमा नेता विष्टले संघीयताको बारेमा नेताहरूको बुझाइ नै अस्पष्ट रहेको दावी गर्नु भएको छ बाहिरबाट रिमोट दबाएका आधारमा नेपालमा संघीयता नबन्ने विष्टले बताउनुभयो एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संहिताको आधार भाषालाई मान्न भारतले सुझाव दिएको बताएको भोलिपल्ट त्यही दलका अर्का नेताको यस्तो भनाइ आएको थियो विष्टले संहिताका विषयमा नेताहरूको बुझाइ टपरटुया रहेको टिप्पणी गर्नुभयो सरकारको काम चुनाव केन्द्रित हुन नसकेको भन्दै उहाँले मङ्सिरमा संविधान सभाको चुनाव नभए ठूलो सङ्कट आउने बताउनुभयो सुनचाँदीको भाउमा आज कुनै फेरबदल भएको छैन नेपाल सुनचाँदी व्यवसाय महासंघले आज सुनचाँदीको भाउ मंगलबारकै कायम रहेको जनाएको छ आज बजारमा छापावाला सुन तोलाको बाहन्न हजार आठ सय रुपियाँमा र तेजाबी सुन बाहन्न हजार पाँच सय पचास रुपियाँमा कारोबार भएको भएको छ आज चाँदी तोलाको नौ सय दस रुपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ भारतमा पेट्रोलियम पदार्थको मूल्य घटेको छ भारत सरकारले आजबाट लागू हुने गरी गैराती पेट्रोलियम पदार्थको मूल्य घटाएको हो पेट्रोलको हालको मूल्यमा चार दशमलव चौन्न प्रतिशत अर्थात् तीन रुपियाँ घटाएको भारतीय सञ्चार माध्यमले जनाएका छन् खाना पकाउने ग्यासमा भारतीय चुवन्न रुपियाँ घटाइएको छ भारतीय आयल निगमका अनुसार अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि त्यहाँ मूल्यमा समायोजन गरिएको जनाएको छ भारतमा मूल्य घटेपछि नेपालमा पनि केही कम हुने अपेक्षा गरिएको छ र आइसिसी लिग डिभिजन थ्रीमा नेपाल आज आयोजक बर्मुडासँग खेल्दैछ खेल नेपाली समयअनुसार बेलुका सभा सात बजे बर्मुडाको सेन्ट डेभिज क्रिकेट क्लबको मैदानमा हुनेछ गै दुई खेल हारसँगै नेपालको डिभिजन दुईमा पुग्ने यात्रा कठिन बनेको छ शीर्ष दुईमा पुग्ने सम्भावना जीवितै राख्नका लागि नेपाललाई आज र यसपछिका सबै खेल जित्नुपर्ने दबाव छ तर त्यसपछि पनि युगाण्डा इटली र अमेरिकाको खेलमा भर पर्नुपर्नेछ यसैबीच नेपाल भारत मैत्रीपूर्ण फुटबल प्रतियोगिता आज हुने भएको छ भारतको चर्चित फुटबल क्लब मोहन बगान र दुई सालको सैदी स्मारक eight division league champion three star club बीच प्रतिस्पर्धा हुनेछ प्रतियोगिता दशरथ रङ्गशालामा साँझ पाँच बजेदेखि सुरु हुनेछ वैशाख चौबिस छब्बिस र अठाइस गते काठमाडौँमा सञ्चालन हुने एफएफसी प्रेसिडेन्ट्स क्लबको छैटौँ चरणको खेलमा नेपालका तर्फबाट सहभागिता जनाउन थ्री स्टार क्लबको तयारीका लागि यो मैत्रीपूर्ण खेलको आयोजना गरिएको हो इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज दुईवटा खेल हुँदैछ अपरान्न सभा चार बजेपछि हुने पहिलो खेलमा मुम्बई इन्डियन्स र सनराइजर्स हैदराबाद बीच प्रतिस्पर्धा हुनेछ अहिलेसम्म नौ खेल खेलेको मुम्बई छमा जित हात पार्दै बाह्र अङ्कका साथ चौथो स्थानमा छ भने समान खेल खेलेको हैदराबाद पाँच खेलमा जित निकाल्दै दस अङ्कसहित मुम्बई भन्दा एक स्थान तल पाँचौं स्थानमा छ आजको खेल जिते मुम्बई दोस्रो स्थानमा उक्लनेछ भने हैदराबादले खेल जिते ऊ पाँचौं स्थानमा यथावत रहनेछ त्यस्तै आज हुने दोस्रो खेलमा दिल्ली डेयर डेभिस र कोलकाता नाइट राइडर्स भिड्नेछन् हवस् त दिउँसो एक बजेको अर्पण खबर सकियो समाचार कक्षीबाट म सुजिता हमाल बिदा भएँ नमस्कार